मेरो छातीभित्र आलो छ घाउ यो कालो दुनियामा कालो छ ठाउँ लाग्यो पारो तताउ सबलाई डाँडो कटाउँ मजी हट मेरो पालो पाउ यहाँ केही हासिल हुँदैन यो नेपाल हो ऱ्याप हानेर नै होला मेरो बेहाल भो तर चुनौतीसँग डराउँदिन पाइला रोक्दै मार्दिन छेपारोलाई मार्छु डाइना सोरलाई अँ भन्नु खोजेको मैले ठुलो कुरा मात्र आँछु अब यस्तो पारामा बन्छु होला एमएनएम को पाटु जब सुनाउँछु गीत सबैजनालाई सबले गर्छ हातु तब रिसले मेरो आँखा रातो हुन्छ अनि लाग्छ सबैलाई काट्छु यो बाख्राले जित्दैछ नेपको बाघचाल त्यो बाघहरूलाई बाख्रा मार्न लाग्छ हुनेछ पाँच साल म गर्दिनँ बाल साल त्यो बाघहरूको चाल धान किन कि ब्रिटेन भनिने बाख्रा चम्किँदैछ आजकाल तातो न छारो दाँत छ मेरो पारो आँखा च्यातेर हेर भाइ थाहा छ मेरो पालो मेरो शब्दले गर्दा मुख थाहा छ तेरो कालो जब मैले एन्ट्री हाने गाछ तेरो सातो तातो न छारो तात्छ मेरो पारो आँखा च्यातेर हेर भाइ छ मेरो पालो मेरो शब्दले गर्दा मुख थाहा छ तेरो कालो जब मैले एन्ट्री हाने गाछ तेरो सातो तेरो भिडियोमा नाच्ने केटी मेकअपमा ठिक्क जो नेपालीमा बोल्छ त्यही नेपमा पपमा मैले लाउरेको चोरेको होइन आफ्नै गीत गाएको तैँले मेरो गीत सुनेर जस्तो खोया गर्न जिस्काएको त्यसैले कोठामा एक्लै गाउँछु भित्ता छैन रिसाको भित्तोले गीत सुन्छ कान हुन्छ भित्ताको मेरो शब्दको अर्थ शब्दलाई अचम्म लागेको यो गीत बुझिनुहोस् भने आमा कसम त पाखे हो मलाई त थाहा भएको कुरा हो यहाँ यो हिपहपलाई बुझ्दैन थोरै छ न म पनि हेर्नेछु नेपाली रातलाई नमिठो भन्ने यहाँ कुरै छ नेपाली म्युजिक इन्डस्ट्रीमा आफ्नो चल फङ्गा डाका आउने छोडे छ तर मलाई त बालमुला अगाडि बढ्न दे म हिँड्ने बाटोलाई छोडे त गीत राम्रो हुँदैन भिडियोमा केटी राखेर बिएडको गीत हेर्दा भन्छ त्यो केटीको चाखेर गीत चाहिँ सुन्ने होइन सिधै हेर्छ केटी ताकेर हिपहप भनेकै थाहा छैन नेपाली सबै पाखे छ तातो न छारो तात्छ मेरो पारो आँखा च्यातेर हेर भाइ थाहा छ मेरो पालो मेरो शब्दले गर्दा मुख थाहा छ तेरो कालो जब मैले एन्ट्री हाने गाछ तेरो सातो बाटो नछाडो ताछ मेरो पारो आँखा च्यातेर हेर भाइ आछ मेरो पालो मेरो शब्दले गर्दा मुख ढाछ तेरो कालो जब मैले एन्ट्री हाने गाछ तेरो सातो मलाई हाउडे भन्छस् भने म हावा कुरा भन्छु म छु निकै चम्बु ऱ्यापमा देखाइदिन्छु कङ्फु शब्द मेरो गोली थुतुनो मेरो बन्दुक म रोमन रेन्जले हान्ने खालको सुपरम्यान पन्छु ल्याङ फ्याङ हिँड्छु बन्नु छैन मलाई चटक्क म फोरी दिमागमा गोली रटट मेरो शब्दले पाखेहरूलाई पारिदिन्छु असक्त कि कि मेरो गीतमा राइमहरू निकै प्रशस्त चाहिएन मलाई कुनै मन्त्रीको धाक नेता भने सबै त्यो नौ टङ्केको जातेर तेरो चम्किलो धाकभित्र गनाउने सास कुरा गर्न मलाई नसिकार अन्डीको बा म खुर्पाको धार अब ढुङ्गालाई काट्न भित्र छ एउटा मुर्दाको सासलाई पनि पहिलेदेखि मेरो पुर्खाको आस मेरो पुर्खोली पर्छ बिगिर बाक मेरो आफ्नै पारा छ मेरो आफ्नै मेथड म हिपहप कलाकार मलाई बुझ्नु छैन नेफप म स्वतन्त्र आर्टिस्टलाई चाहिँदैन मेकअप चित्त नबुझा लेख्छु म जस्तो तँलाई भन्छ लेख तातो न छाडो नछाडो छ मेरो पारो आँखा च्यातेर हेर भाइ आछ मेरो पालो